आँसु साङ्गै सकियो रोइ रोइ सायद रुवा राछै Yeah. छन् सबै नाम लिँदै हिँड्छ सायद अब थोरै दिन बाँचिन्छ यति जेल मायाको नाम जपी तिमीलाई भेटी झम्टे किताब